प्राथमिक कालदेखि अहिलेसम्म कुनै पुरुष न पत्नीसँगै चितामा जल्न पुगेका छन् न त पत्नी मरि भनेर एक्लै टिकेका छन् बाध्यतामा जे पनि सहन सक्छ नारी तर जब जिउँदो पतिको स्पर्श पाउन सक्दिने त्यही नारी पल पल जल्दै रहेछ त्यसको प्रमाण म आफै छु र यो मनले बोलिरहेछु आजसम्म टाढा हुनुपर्ने के थियो हाम्रो बाध्यता केले रोकेको थियो तपाईँलाई कार्यक्रम किताबका उपन्यास अब प्रसारण पुनः प्रसारण सुन्न नबिर्सनुहोला W W W dot Pravasi online dot com र रेडियो छारी डट कमको माध्यमबाट एकैसाथ विश्वभरि नै प्रस्तुता चन्द्र नेपाल नेपाल विकल्पको साथमा साथमा तपाईँ अहिले प्रवासी अनलाइन डट कम र रेडियो छहारी डट कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुनिरहनु भएको छ Thank you. एसएलसीको पहिलो अनुभव गर्दैछन् नयाँ ठाउँमा नयाँ विद्यालय आश्चर्य लाग्यो यो ठाउँ सबैजनाले जाँच जाँच्दिन्छन् आफ्नो स्कुलका लागि सबै नजिक नजिक परेको हुनाले सबैजनाको जाँच राम्रो भएको छ साथै पूर्णिमा र सौरभको पनि खुसीले सीमा नागिसकेको छ यो समय साथै यी दुवैको जोडी पनि हुर्किँदैछ सूर्यमुखी फुलसरी जाँचको पनि अन्तिम दिन हो भोलिपल्ट उनीहरू शनिबार भएर यो दिन खाली परेको छ जाँच चलेकै समय भए तापनि पूर्णिमा र सौरभको प्रेमलाई केही असर परेको छैन जाँचसँगै अझै प्रघाट बनिरहेको छ उनीहरूको सम्बन्ध यो ठाउँमा पूर्णिमालाई गाली गर्दा एउटा आन्टी हुनुहुन्थ्यो गाली भन्दा पनि बढी माया गर्नुहुन्छ उहाँले पूर्णिमालाई कहिलेकाहीँ सौरभ पनि आन्टीको कोठामा गइरहन्थ्यो राम्रोसँग चिन्नुहुन्छ आन्टीले सौरभलाई तर पनि उनीहरूको प्रेम सम्बन्धको बारेमा चाहिँ अनभिज्ञ नै हुनुहुन्छ उहाँ किनकि पूर्णिमाले आन्टीलाई भनेकै छैन केवल मनमिल्ने साथी हो मात्र भनेकी छिन् उनले आन्टी मनकी धनी र मायालु हुनुहुन्छ केही वर्ष अघिको कुरा हो आन्टी एउटा असल मान्छेसँग प्रेम गर्नुभएको थियो उहाँहरूको जोडीमा खोट लगाउने ठाउँ थिएन आन्टीले र राजदाई अर्थात् आन्टीको देवताले क्याम्पस पढ्नुहुन्थ्यो त्यो बिचमा सँगै मर्ने सँगै बाँच्ने कसम पनि खाइसक्नु भएको थियो उनीहरूले एक बिना अर्को बाँच्न नसक्ने कुरा गर्नुहुन्थ्यो बेला बेलामा बिछोडको त कल्पनासम्म पनि नगर्ने राजदाई अनि आन्टी आज धेरै टाढा हुनुभएको छ त्यही सुख मायाको निशानी पनि मेटियो उहाँहरूको अति चाहिँ अझै वर्तमान बनेर आन्टीको आँखा वरिपरि आइदिँदो रहेछ आन्टी राजदाईको तस्विर छातीमा टाँस्दै रुँदै गर्नुहुन्छ अनि अझैसम्म वास्तविकता चाहिँ कसैलाई पनि थाहा हुँदैन उहाँले म चाहिँ थोरै मात्र बुझेकी थिएँ उहाँको जीवन कहाली कहानी कहिलेकाहीँ भेटेर सोध्छु सोधु कि जस्तो लाग्छ तर कता कता उहाँको उदासीनताले सोध्ने आँटसम्म गर्न सकेकी छैन मैले परीक्षाको घडीलाई कुर्दैछु अवश्य उहाँको यो क्षण कसरी आइपुग्यो भनेर सोधौँला आन्टी किन हराउनु भएको झसँग हुनुभयो उहाँ अँ किन के भयो पूर्णिमा किन बोलाएकी छोरी आन्टी आज शनिबार भोलिको विषय सजिलो पनि छ केही बेर बाहिर घुमेर आउँछु नि त ल के भने कि नानी अब जाँच सकिसकेपछि तिमी खाली हुन्छौ अनि घुम्यो हुँदैन आन्टी हजुरको आज्ञा विपरीत त म बाहिर जाँदिनँ तर पनि अब जाँच सकिसकेपछि सबै साथी भेटिँदैन त्यसैले मात्र भनेकी आन्टी आफ्नो सन्तान नभए तापनि पूर्णिमायालाई आफ्नै सन्तान जस्तै गरेर आन्टीले उनको इच्छालाई रोक्न सक्नु भएन पूर्णिमा हजुर आन्टी तिमीलाई रिस उठ्यो होला बाहिर नजाऊ भन्दा आज कहाँ जाने योजना थियो अँ भयो आन्टी म बाहिर जाँदैन ल मेरी छोरी रिसाउँदा पूर्णिमाको दिन उदाएको जस्तै हुने रहेछ झन् खुसी हुँदा वर्णन गर्न गाह्रो कि परी जस्तै पो हुन्छ त आन्टी किन फकाउनु भएको त्यति राम्रो आन्टीको छोरी राम्रो हुँदैन त मैले तिमीहरूको सबै योजना थाहा पाइसकेको छु आज शनिबार होइन सौरभलाई पनि खाना यतै आऊ भनेकी थिएँ आन्टी तर तर होइन छोरी उसको पनि त यहाँ कोही छैन बिचरा सौरभ घर कहिल्यै नछोडेको न्यासो लाग्यो आन्टी भन्दै थियो त्यसैले एक दिनको लागि भए पनि आऊ भनेर बोलाएकी नि कसरी भेट्नुभयो त उसको कोठा छ त अन्टी अँ हेर न हिजो बजार गएको बाटैमा भेटियो कति रमाइलो छ है ऊ टाढैबाट बोलायो त्यसैले आजको बाहिर जाने कुरा पनि हिजै सुनाएको थियो सौरभले मनमा नै खुसी लाग्यो पूर्णिमायालाई आन्टीले सौरभको कुरा गर्दा साँच्चै विवेकी छ है सौरभ नचिनेको मान्छेलाई पनि आफ्नो बनाइहाल्छ सबैसँग समान व्यवहार गर्छ है लजाउ पूर्णिमा भान्सामा अहिले हतार हुन्छ सौरभ आइहाल्यो भने ऊ हेर्नु त आन्टी आइपुग्यो त हजुर कुरा गर्दै गर्नु म भित्र गएँ सोधियो भने छैन भनिदिनु ल हुन्छ हुन्छ जाऊ नमस्ते आन्टी नमस्ते सौरभ बाबु आइ त लामो रहेछ कुरा गर्दा गर्दै आइपुग्नु भयो त अरे आन्टी हजुरले बोलाएपछि पनि नआउने कुरा हुन्छ म त आइहालेँ नि मलाई विश्वास थियो हजुर आउनुहुन्छ भन्ने अनि आन्टी पूर्णिमायालाई देखिन नि घरमा छैनन् कि क्या हो साथी त्यो प्रघाट प्रेमलाई ढाँट्न सक्नु भएन उहाँले अनि भित्र भान्सामा छिन् बाबु आज हजुर आउनुहुन्छ भनिदिएकी थिएँ खुसीले खाना बनाउँदै छिन् न भित्रै बसौँ यी दुवैजनाको प्रेम सम्बन्ध त छ भन्ने त थाहा छैन आन्टीलाई तर मनमा नै चाहिँ यिनीहरूको जोडीको कल्पना चाहिँ गर्नुभएको छ उहाँले अरे पूर्णिमा आज चाहिँ दिउँसै रात परे जस्तो भयो नि किन अचम्म लाग्यो सौरभ अचम्म मान्नु पर्दैन अब त बिस्तारै गृहिणी बन्न पनि सिक्नु पर्दो रहेछ त्यो त हो खै अझै खाना तयार भएन छिटो गएर आज नौलो खाना खाइने भयो सबैजना खुसीका साथ पूर्णिमा र सौरभ बाहिर निस्किन्छन् तर अन्टी अहिले म चाहिँ जान्छु सुन न पूर्णिमा अलि छिट्टै आउनु ढिला गर्ने होइन हस् आन्टी दुवै निस्कन्छन् चञ्चल मन दुवैको स्थिर छैन धेरै दिन भयो एक अर्काको मन साट्न नपाएको तैपनि कुनै शङ्का छैन कसैको मायामा कमी आएको छैन पूर्ण विश्वास छ आफ्नो मायामा पूर्णिमा आज कहाँ जाने जहाँ तिमी जान्छौ त्यहीँ जान्छु सौरभ धतलाटी कुन ठाउँमा जाने भनेको त तिमी नै भन सौरभ हामी कहाँ जाँदैछौँ त्यसो भए आज हामी सिद्धिविनायकको मन्दिरमा जाउँ हुँदैन त्यो इच्छा महाशय जहाँ तिमी त्यहीँ हुन्छे तिमी पूर्णिमा तर पूर्णिमा लामो बाटो हिँड्नुपर्छ तिमी जान सक्दैनौ त्यहाँ हेर सौरभ म तिम्रो मायाको लागि यो बाटो त के लाखौँ झन्झार तर्ने भने पनि तर्नेछु दुवैजना मन्दिरको छेउमा नै पुगे अनि दुवैले हात जोडेर आफ्नो प्रेमको वरदान मागे दर्शन गरे अनि मन्दिर पछाडि रहेको चौतपारीमा गएर आराम गरे पूर्णिमा आज भगवान्सँग के वरदान माग्यौ म त मेरो देवतासँग कहिल्यै टाढा हुन नपरोस् अनि सदा तिम्रो छारीमा बाँच्न पाऊ भनेर मागे अनि तिमीले चाहिँ पूर्णिमा मेरो मनको रानी मबाट कहिल्यै टाढा बन्न नपरोस् अनि मेरो मुहारमा कहिल्यै पनि अँध्यारो नआओस् भनेर मागे पूर्णिमाको यो निर्दोष आँखामा आँसुको थुपाले गह भरियो सौरभको हातमाथि सौरभको टाउको राखिन् पूर्णिमाले अनि आँसुको थोपाले सौरभको हात भिच्यो पूर्णिमा यता हेर त आज त राम्रो पूर्णिमा यता हेर त आज त हाम्रो प्रेम एक भएको दिन तर पनि तिम्रो आँखामा आँसु यो त सुहाएन नि तिमी रोए कि तिम्रो सौरभ यति कठोर छैन ताकि तिमी रोएको बेला ऊ हाँसोस् अरूको लागि पनि हाँस्न सिक मन र मुटुले सबै तिमीबाट टाढा हुन मान्दैन तैपनि समाजको लागि हाम्रो प्रेम स्वीकार योग्य छैन सरब त्यसो भए म के गरौँ त पूर्णिमा तिमीबाट टाढा हुन पनि म सक्दिनँ आँखाबाट बलिन धारा आँसु खसाल्छ सौरभ आफू सानो जात भएको आफैलाई धिक्कार गर्छौ अरे छोरा मान्छे भएर पनि आँसु खसालेको सुहाउँदै त सौरभ जबसम्म त्यो पूर्णिमा धरतीमा हुन्छ त्यति बेलासम्म तिमीले एक्लो महसुस गर्नु पर्दैन सौरभ तैपनि पूर्णिमा अचानक एक अर्कोबाट टाढा हुनु पर्यो भने कल्पनासँग गर्न सक्दिनँ सौरभ यो छेडको तिमीलाई यो मन्दिरको कसम तिमी बिना एकछिन पनि टाढा हुने छैन अङ्गालोमा बाँधिन्छन् दुवैजना धेरै बेरसम्म आफ्नो प्रेमको तिसानी सिद्धि विनायकको मन्दिर बनाएर बनाउँछन् हल्का केस नयने आँखा मिलेको दाँत स्याउको दाना जस्तै ओठने लोभलाग्दो फुर्सदमा नै बनाइदिएका थिए भगवान्ले पूर्णिमालाई पूर्णिमा हजुर तिम्रो आँखामा के जादु छ तिम्रा ती आँखाले सधैँभरि मलाई हेर्नु है कसैतिर आँखा नजाओस् के एक एक गरी खेलाइरहन्छ सौरभ सौरभको घुँडामा टाउको राखेकी छैन आँखा नचिम्बिकन सौरभको अनुहार माथि हेरिरहेकी छिन् उनले धत यस्तो पनि बोल्छन् मेरो आँखामा हेर त दुवैतिर तिम्रो तस्बिर आँखामा सजाएको तिम्रो तस्विरले हर बखत साथ दिइरहेको भानुहुन्छ यो सुनसान ठाउँमा सिद्धि विनायक यो जोडीको साक्षी छन् कति बेला होस् कति बेला आँसु फेरि केही बेर मौन रहन्छन् यिनीहरू दुवैका ओठहरू फरफराइरहेका हुन्छन् मिठो चुम्बनको प्रतीक्षा गरेको यी अगाडि बढ्न कुनै पनि सक्दैनन् पूर्णिमा हजुर कति माया गर्छौ मलाई त्यो त साँच्चै थाहा छैन तैपनि तिम्रो यो तस्बिरले टाढा हुनै दिँदैन सधैँभरि अँगालोमा बाँधिरहँ जस्तो लाग्छ तर पनि मलाई आमा बाबु समाज कसैको प्रवाह छैन सौरभ मात्र सपना विपनाको संसार सबै तिमी हौ जुरुक्क उठेर चुम्बन गर्छिन् सौरभलाई पूर्णिमाले आफ्नो प्रतीक्षाको घडीलाई समाप्त गरे धेरै बेरसम्म अङ्गालोमा बेरेर चुमिरह्यो पूर्णिमालाई जुन जुनीसम्म सबै सँगै बाँच्ने सँगै मर्ने कसम छ यिनीहरूको भरिएको जवानी सम्हालेका छन् दुवैले अङ्गालोबाट छुटेपछि फुर्लुक्क अनुहारी र हेडसन दुवैजनाले अलि लजाइन् पूर्णिमा लजाउँदा अझै राम्री हुने मेरी प्यारी एकपटक घडी हेर त हतार हतार घडी हेरिन् पूर्णिमाले भर्खर दुई तिस बजेको रहेछ अलि छिट्टै आउनु है पूर्णिमा भनेको झस्ल्याङ्ग सम्झिन् पूर्णिमाले सौरभ हँ अब त जाउँ है आन्टीले बाटो हेर्दै हुनुहुन्छ होला हुन्छ हिँडे जाउँ बाटाभरि मिठा मिठा गफा गर्दै बजारको छेउमा पुगे पूर्णिमाले बेलुकालाई तरकारी किनिन् सौरभ चाहिँ फेन्सीमा पसेर आन्टीलाई सुहाउने मछेत्रो किनिदियो अनि पूर्णिमालाई सुहाउँदो रङको छुटी किनिदियो पूर्णिमा यो मेरो चिनो आन्टीलाई दिनु अनि तिम्रो लागि यो हेर त मनमा नै खुसी लाग्यो पूर्णिमालाई मेरो तर्फबाट तिमीलाई मेरो चिनो सधैँभरि राखिराख्नु है पूर्णिमाको चिनो औँठी अनि सौरभको चिनो चुरो लिएर भोलि परीक्षा हलमा भेट हुने बाचासहित पिटा भए यी दुवै चोरी मनभरि मुटुभरि सङ्घालिएको प्रेम रूपी मुनाहरू एक आपसमा उत्तिकै छ आँधी र तुफानले भेट्न सक्दैन यो सम्बन्धलाई आफ्नो सम्बन्धको सुरुवात सबै अगाडि बढाउनको पढाइ आज नै स्कुल जीवन अन्त्य गरे यो जोडीले आफ्नो पढाइमा पूर्ण सन्तुष्ट पनि छन् यिनीहरू जति आफ्नो मायालु जोडीमा विश्वास छ आजको कार्यक्रम किताबका उपन्यासको चिनो नामक उपन्यासमा लेखिएका शब्दहरूले हाम्रो वास्तविकतालाई बताइरहेका छन् त्यही वास्तविकतालाई मैले केही अंशको रूपमा तपाईँ माझ वाचन गरिसकेको छु अब बाँकी अंश चिनो उपन्यासको शब्दहरूलाई अर्को बसाइमा राख्ने बाचा गर्नेछु तपाईँले यतिका समयसम्म नेपालबाट प्रसारण भएको रेडियो छहारी र समुद्र पारेको देश युएई दुबईबाट प्रसारित सम्पूर्ण प्रवासी नेपालीको एउटै आवाज तपाईँको मनको सारथी प्रवासी अनलाइनबाट पनि एकैसाथ सुनेर साथ दिनुभयो त्यसका लागि धन्यवादका शब्द व्यक्त गर्न चाहन्छु हाम्रो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका हाम्रो कार्यक्रमप्रति सल्लाह सुझाव तथा प्रतिक्रिया अन्य जानकारी दिन चाहनुहुन्छ भने तपाईँ हाम्रो email ID Chandra Nepal at Pravasi online dot कममा लेखेर इमेल पठाउन सक्नुहुनेछ यो कार्यक्रमका लागि थप ऊर्जा प्रदान गर्ने शिखर चापागाई र रमेश बस्नेतलाई मनदेखि नै आभार प्रकट व्यक्त गर्न चाहन्छु कार्यक्रम किताबका उपन्यासको अर्को बसाइमा आउने बाचाका साथ कार्यक्रमको सहयात्री म चन्द्र नेपाल विकल्प पनि आजको कार्यक्रम किताबका उपन्यासबाट ओझेल पार्न चाहन्छु जय उपन्यास सबै स्वीकार छन् यी हातहरू मलाई यति माया यो बाटोमा कति काँडा कति फुल टिपी हिँडे दुःख यति माया तपाईँ अहिले प्रवासी अनलाइन डट कम र रेडियो छहारी डट कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुनिरहनु भएको थियो